नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रोति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ कार्यक्रम श्रुति सम्वेकका तर्फबाट नयाँ वर्ष दुई हजार छयत्तरको हार्दिक मङ्गलमय शुभकामनासँगै हामी आज पनि जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौँ एक सरको माया हामीले गएको आठ श्रृङ्खलादेखि तपाईँलाई सुनाइरहेका छौँ आठ श्रृङ्खलादेखि हामीले सुनाउँदा पृष्ठ एक सय बयालिसमा ल्याएर गएको साता रोकेका थियौँ पृष्ठ एक सय बयालिसको सुरुवाततिर रोकिएको ठाउँभन्दा दुई अनुच्छेद अगाडिबाट आज म गएको साता वाचन भएको दुई अनुच्छेद पुनः त्यो घटनालाई जोड्नको लागि वाचन गर्दैछु चियस पौडेलको उपन्यास एकसरको मायाको नौ श्रृङ्खला अब सुनौ पृष्ठ एक सय बयालिसबाट एक दिनको घटना हो म त्यस्तै तेह्र चौध वर्षको थिएँ म झिन्का दाईको गोठमा बसेर उनले किनेको नयाँ ब्रिक गेम खेल्दै थिएँ झिन्का दाई उमेरले मभन्दा आठ वर्ष जेठा भए पनि हाम्रो केमिस्ट्री खुब मिल्थ्यो झिन्का दाईको घर अगाडि तिनै जोली वरिष्ठ काकाको घर थियो झिन्का दाई र वरिष्ठ काका जहिले पनि एकअर्काको मजाक उडाउँथे तर मजाकको मजा भने जहिले झिन्का दाईले नै उठाउँथे त्यो दिन हामी गोठमा बसिरहेका थियौँ दाईले वरिष्ठ काकालाई पनि बोलाए वरिष्ठ काका अटेर गर्दै बाटोबाट नै जिस्किरहेका थिए अचानक परबाट ठुले आउँदै गरेको देखियो ठुले आउँदै गरेको देखेपछि म्याम पाका यो ठुलेले पनि हैरान पार्यो जहिले भेट्यो खैनी माग्छ नदीसम्म छोड्दै छोड्दैन क्यार्ने होला ओइ झिन्का केही आइडिया लगा त भन्दै वरिष्ठ काका हत्तपत्त हामी बसिरहेको गोठमा छिरे उनको कुरा सुनेर झिन्का दाईले मतिर हेर्दै कुइनोरे घोचे अनि मेरो कानमा सुस्त भने आलोक प्लान नम्बर सत्र मैले कुरो बुझेर हाँस्दै मुन्टो हल्लाएँ वरिष्ठ काकाले सोध्दै थिए के प्लान झुन्का दाईले भने तिमी तमासा हेर न आजबाट ठुलेले तिमीसँग कहिल्यै खैनी माग्दैन झुन्का दाईको कुरा सुनेर वरिष्ठ काका गदगद हुँदै बोले हो र ल ल केटा यति काम गर्दा म्याम्पाका तँलाई म गुरु नै मान्छु त्यसपछि झुन्का दाईले वरिष्ठ काकालाई भने ल उसो भए त्यो मलखातको छेउमा रहेको खैनीको डिब्बा उठाऊ वरिष्ठले डिब्बा उठाए दाई भन्दै गए अब त्यो डिब्बामा ऊ त्यो गिलो बर्किमलाई मुछेर भरी बनाऊ अनि मलाई देऊ उनले त्यसै गरे दाइले उनको खैनीको डिब्बा पनि मागे म्याम पाका ला भन्दै त्यो पनि दिए त्यसै बेला मैले लाडी दिएँ भने काका ल यता आउनु म ब्रिक गेम खेल्न सिकाउँछु उनलाई ब्रिक गेम सिक्न खुब मन थियो त्यसैले उनको ध्यान मोडियो त्यही बेलामा झिन्का दाइले खैनीको डिब्बामा झेली खेल खेल्न भ्याइहाले एकैछिनमा सुल्ती खाम त भन्दै ठुले आइपुग्यो झिन्का दाइले ठुले सुर्ती दामी छ भन्दै त्यो खैनी दिए वरिष्ठ काका ठुलेलाई झुक्काइयो भनेर मुसु मुसु हाँसिरहेका थिए ठुलेले एक फाँक खैनी मुखमा हालेर थोरै मुख बिगारेर मितो लख तेलै कडा भन्यो वरिष्ठ काका खित्का छोडेर हाँस्दै थिए ठुलेले खैनीको डिब्बा जाँगेको खल्तीमा हालेर खुसी हुँदै बाटो लाग्यो ठुले गएपछि वरिष्ठ काका खुसीले गदगद हुँदै बोले म्याम पाका बल्ल खुच्चिङ भयो मूर्ति देखाउँदै उनले डिब्बाबाट खैनी निकालेर ठुलै फाँक मुखमा हाले हामी वरिष्ठको अनुहार हेर्न थाल्यौँ त्यो गिलो बर्किमलाको ठुलो फाँक मुखमा परेपछि वरिष्ठ काकाको मुख यस्तो बिग्रियो कि मानौँ उनले तितेपाती नै मुखमा हालेका छन् उनले उहाँ उहाँ गरेर त्यो बर्किमला ओकल्न थाले हामी हाँस्न थाल्यौँ बर्किमला ओकलेपछि पनि उनी शान्त भएनन् उनी त आत्तिन पो थाले मुख रातो पिरो भयो आँखाबाट पानी नै आउन थाल्यो आत्तिँदै इसाराले पानी पानी भन्न थाले हामी पनि के भयो भनेर आत्त्यौँ मैले दगुर्दै झिन्का दाईको घरबाट पानी लिएर आएँ म आउँदासम्म उनी सासले मात्रै वहाँ वहाँ गर्दै थिए उनले आत्तिँदै पानी मुखमा हालेर कुल्ला गरे झिन्का दाई र म ग्लानी भावमा उनलाई हेर्दै थियौँ कानीले मुख खुल्ला गरेपछि उनको अनुहार सप्रिँदै आयो तर उनी रिसले आगो भएका थिए उनले ठुल्ठुला आँखा तारेर रिस रिसाउँदै हामीतिर हेरेर जोडले गाली दिने सुर कसे म्याम पाकाहरू रिसले आगो भएका वरिष्ठ काकाले पक्कै यही गाली दिन्छन् भन्ने लागेको थियो तर उनको मुखबाट त म्या मात्र निस्कियो हामीलाई भित्रभित्रै हाँसो आउन थाल्यो रोक्ने कोसिस गर्दै थियौँ वरिष्ठ काका आफ्नो आवाज सुनेर अचम्म पर्दै घाँटी खसखसाए फेरि बिस्तारै आवाज निकाल्न खोजे म्या हाम्रो हाँसो रोकिएन फितका छोडेर हाँस्न थाल्यौँ त्यसको दुई दिनपछि थाहा भयो त्यो बर्किमलाई दिने बाख्रीले अघिल्लो दिन खुर्सानीको बोटै सुहा पारेको रहेछ त्यसैले त्यो बाख्री पिरोले पेट पोलेर म्या म्या गरिरहेको थियो मेरो कुरा सुनेर तिला खुसीका साथीहरू खुब हाँसे कुमारले त सुर्ती निकालेर वा वा गर्दै एक्टिङ पनि देखाए हामी खुब हाँस्यौँ आँसु थामिएपछि हामी उठेर नाचगान भएतिर लाग्यौँ नजिकै एकजना व्यक्तिलाई देखाउँदै मेघले भने ती गुरु भट्टराईजी होइनन् हुन् हुन् अशोक र कुमारले थपे अनि मैले सोधेँ को हुनु उनी कुमारले जवाफ दिए यिनी फेसबुकका साथी हुन् धेरै राम्रो लेख्छन् उनीहरू उतैतिर लम्किए ठिक त्यसै बेला चाङ नजिक एउटा रुखमुनि फोनमा कुरा गरिरहेका जेडी मेरो आँखामा परे म भने साथीहरूलाई एकछिन है भन्दै जेडी भएको ठाउँतिर लम्किएँ जडीले कुरा गर्दै गर्दा मलाई देखे पनि ल हुन्छ अहिले भेटौँला भनेर फोन राखेर मलाई हेर्दै मुस्कुराएर बोले गुड मर्निङ हजुर पनि आउनुभएको रहेछ मैले त बल्ल पो देखेँ हामी बिच सामान्य कुरा भयो बोल्दै हामी उत्तरी किनारतिर पुग्यौँ त्यहाँको बालुवा सेतो थियो त्यहाँबाट लगभग तिन सय मिटर जति टाढा क्लम्बेड रिसोर्टको वाटर भिलाहरू देखिएका थिए आकाश सफा थियो अनि समुद्र पनि शान्त त्यहाँको दृश्य मलाई कुनै क्यानभासको सुन्दर चित्र जस्तो लागिरहेको थियो हामी समुद्रको किनारमा पुगेर बालुवाको सानो डिस्कोमा बस्यौँ चुरोट सल्काएर मैले जिडीलाई पिउनुहुन्छ भनेर सोधेँ तर उनले पिउन चाहेनन् उनी हातमा बालुवा खेलाउन थाले म उनैलाई हेरिरहेँ उनले अगाडिको कुरा निकाले अघिल्लो पटक हजुरले जेरोलको कुरा निकाल्दा मलाई अचानक पुरानो यादले झाप्पै समातेको थियो मलाई भित्रभित्रै कस्तो कस्तो भयो जेरोल्डको हाल खबर समेत सोध्न बिर्सिएछु मैले भने जेरोलको त्यो वियोगान्त कथाको साक्षी हजुरले उसको बारेमा सोध्दै नसोद्धा मलाई पनि अचम्म लागेको थियो यो साँच्चै हजुरले जेरोलले मालदिप छोडेर गए भन्दै हुनुहुन्थ्यो नजिकै भएर पनि भेट हुन सकेन आलोकजी कहाँ गए तिनी खै यहीँ जान्छु भनेर त मलाई पनि भनेनन् तर लुसीको याद र बियरको स्वाद बोकेर लामो भ्याकेसनमा जान्छु भन्थे मेरो जवाफ सुनेर जिडीले भने बिचरा जेरोल्ड उनको याद आउँदा पनि मेरो मन भरिएर आउँछ लुसी मोर्गन र अल्बेटा ती सबै जर्मनी पर्यटकहरू झलझल याद आउँछन् साह्रै दुःखद घटना म सुनेको मान्छेलाई त घरिघरि भावुक बनाउँछ झन् तपाईँसँग त जोडिएको घटना मैले भने म अझै पनि सम्झिन्छु जेरोल्डको त्यो रोदनले भिजेको अनुहार नमस्ते होलिडेका प्रोप्राइटर र म जेरोल्डको बेड अगाडि उभिएका थियौँ जब उनी होसमा आए धेरै रोए लोग्ने मान्छे त्यसरी रोएको मैले कहिल्यै देखेको थिइनँ साँझतिर म उनलाई कुरेर बसिरहेको थिएँ लुक्लाबाट लासहरूको शनाखत हुँदै गरेको खबर आएको थियो जेरोडले पिलपिल आँसु झार्दै भनेका थिए लुसीले त म बस्छु भनेर जिद्दी गरेकी थिए मैले नै उसलाई जाऊ भनेर पठाएँ हे जिसस यो कुन पापको सजाय दियो मलाई उनी लुसीको मृत्युलाई लिएर आत्मग्लानी गर्दै थिए उनको हालत देख्दा म भित्र पनि ग्लानीको आगो भरभर आयो वास्तवमा तिनीहरूको मृत्यु हुनुमा मेरो पनि दोष छ मैले आश्चर्य भावमा जेडीलाई हेर्दै भने तपाईँको दोष हो त अप्रत्यक्ष रूपमा उनीहरूको मृत्युको जिम्मेवार म नै हुँ किनकि उनीहरूको टुर प्लानको सेड्युल मैले नै चेन्ज गरेको थिएँ उनीहरूको सेड्युलमा हाम्रो दसैँ परेको थियो त्यो पनि देशमा गणतन्त्र आएपछिको पहिलो दसैँ तेइस वर्षपछि मेरी हजुरआमाले मेरा बाआमा दिदी र मलाई स्वीकार गरेर भेट्न बोलाउनु भएको थियो त्यसैले त्यो दसैँ मेरा लागि अरूको जस्तो दसैँ मात्र थिएन तेइस वर्षअघि मेरा बाको कारणले घर छोडेर देवघाट जानुभएकी हजुरआमाले त्यसअघि हामीलाई कहिल्यै सम्झिनु भएन हामी कहिलेकाहीँ देवघाट जाँदा पनि हजुरआमा हामीसँग बोल्न चाहनुहुन्न थियो त्यो दसैँमा अचानक हजुरआमाले हामीलाई भेट्न बोलाउनु भयो त्यति बेला टुर प्लान तयार भइसकेको थियो तर मैले मेरो खुसीका लागि कम्पनीको प्रोप्राइटरलाई सेड्युल चेन्ज गर्न अनुरोध गरेँ उनी मेरा टाढाका आफन्त पनि भएकाले उनले मोर्गनसँग इमेलमा कुराकानी गरेर सेड्युल चेन्ज गर्न अनुरोध गरे उनीहरूले मानेका थिएनन् तर मैले नै सबै कुरा भनेर मनाउन लगाएँ त्यसपछि त्यो रात मध्यरातमा जेरोल्डलाई हस्पिटलमै छोडेर नाइट बसमा म देवघाटतिर लागेँ भोलिपल्ट दसैँको टिकाको दिन थियो बा आमा र दिदी देवघाट पुगिसकेका थिए त्यसैले म जब त्यो दुर्घटना सम्झिन्छु भित्रैबाट ग्लानी भएर आउँछ राज्यको कानुनले त मलाई छुँदैन तर मेरो मनको अदालतले मलाई दोषी मानिरहन्छ उनको कुरा सुनेर मैले भने त्यसरी आफूलाई दोषी नठान्नुहोस् तपाईँले नियत नियतवश घटाएको दुर्घटना थिएन त्यो आउने दिनमा के हुन्छ त्यो कसैलाई पनि थाहा हुँदैन यस्ता कुराहरू कहिल्यै हाम्रो नियन्त्रणमा हुँदैनन् हुन त हो म पनि मनलाई यिनै कुरा भनेर सम्झाउँछु तर मन मान्दै मान्दैन बोल्दै गर्दा उनको फोन बज्यो फोन उठाएर भने ल ल तिमी त्यहीँ बस म आउँछु जेडी उठ्दै बोले आलोकजी म निस्कनु पर्ने भयो भान्जीको एकजना साथीले कुडाहुरा रिसोर्टको डे भिजिटका लागि पास मिलाइदिएका रहेछन् भान्जी र म उतै जाँदैछौँ भर्खरै आएको फोन भान्जीकै हो म लाग्छु है आफ्नो कुरा सकेर मेरो प्रतिक्रिया पनि नपर्क्यो उनी आफ्नो बाटो लागे केही समयसम्म म त्यहीँ बसिरहेँ एक झल्को लुसीको याद आयो एक झल्को मोर्गन र अल्बेटाको पनि एक झल्को जेरोल्डको जसको मुटु जलेर खरानी भएको थियो एकछिनपछि उठेर म नाचगान चलिरहेको ठाउँतिर लागेँ तेला खुसीका साथीहरू राइस वाइनको तालमा पूर्वेली ठिटाहरूसँग मस्की मस्की नाच्दै रहेछन् स्पिकरको ठुलो आवाजमा घन्किरहेको गीत थियो चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा पोखरीमा घाँस काट्न जान्या छैन भन्दैमा मलाई नेपाली होइन भनेर कहाँ पाइन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ त्यो दिन म तिनै तिलाखुसीका साथीहरूसँग रहेँ साँझ उनीहरूलाई तिलाखुसी पुग्नुपर्ने भएकाले हामी पहिलो डोनीमा नै माले फर्कियौँ सायद जेडी आफ्नो भान्जीसँग दोस्रो डोनीमा फर्कियो होलान् साँझ फ्रेस भएर कोठामा बसिरहेको थिएँ अहमदको फोन आयो ऊ मालेमै रहेछ रक्बोतिर जाने कुरा भयो कोठामै खजनाको जगेडा हुन थालेपछि अहमद र मेरो घाट भेटघाट पातलिन थालेको थियो त्यसमाथि म राउदासँग रमाउन थालेको थिएँ चालिसदाई गएपछि फिलिङ्गी जान पातलिँदै गएको हो कि उनी त नेपाल छिरेपछि पुरै गायब नै भए सम्पर्कमा रहन्छु त भन्थे तर रहेनन् उनलाई म्यासेन्जरमा एउटा अफलाइन म्यासेज छोडेँ दाई तपाईँलाई त भूमिगत हुने बानी नै पर्यो कि क्या हो अत्तोपत्तो छैन त के हो पारा अहमद र म पेलिङ्गलीतिर लाग्यौँ बाटोमा तिरागु बिल्डिङको तल आँपको रुखमुनि एउटा जगल्टे घुम्रो कपाल भएकी केटीसँग टाँसिएर बसिरहेको थियो त्यो त्यही जगल्टे थियो जो मलाई घुरेर हेर्थ्यो त्यो पनि त्यसरी नै हेऱ्यो त्यो दिन पनि फेरि टर्मिनल नजिक पुगेपछि अहमदले भन्यो त्यो जगल्टेसँग जोगिएर बसेस् हरामी गुन्डा हो त्यो अहमदका कुराले मेरो मुटुमा झनै ढ्याङ्ग्रो बज्न थाल्यो त्यो जगल्टे र मेरो आँखाको दुई तिन पटक टक्कर परिसकेको थियो रक्बमा बसेर खजाना लुटिसकेपछि अहमदले भन्यो तँलाई एउटा कुरा थाहा छ म जिस्किने मुडमा थिएँ अनि भने थाहा छ के थाहा छ एउटा कुरा जुन त भन्न खोज्दैछस् म के कुरा भन्दैछु ल भन् त त्यही कुरा जुन अब तेरो मुखबाट निस्किन्छ म हाँस्न थालेँ ऊ सिरियस भएर बोल्यो हे आलोक आज मेरो मजाक गर्ने मुड छैन कि ल ल भन्न त के कुरा हो उसले भन्यो मैले जागिर छोडिदिएँ यार ल हो र किन के भयो त्यो मलाई सुपरभाइजरसँग कुरै मिल्थेन यार जहिले लास्ट ल्याङ गर्थ्यो त्यसले कहिले छोडेको एक हप्ता भइसक्यो अब के गर्छस् त अर्को जागिर खोज्नु पर्ला अरू त के गर्नु र ऊ थोरै गम्भीर देखिन्थ्यो उसैले थप्यो हिजो थर्डवालीलाई भनेको त रिसाएर बम भयो यार फोन नै ब्लक गरेर राखेकी छे यस्तै हो आमत छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी मैले भने मेरी पहिलो प्रेमिका नै ठिक छ यार तँलाई थाहा छ आज बिहान ऊ आएकी थिए जब मैले उसलाई जागिर छोडेको कुरा सुनाएँ उसमा कुनै बदलाव आएन उल्टो सपिङ पनि गरिदिएर गएँ म उसैलाई छोडेर आएको अघि डोनीको टिकट काट्ने बेलामा वालेट हेर्छु त पकेट पनि पनि राखिदिएकी रहेछ यार मैले पत्तै पाइनँ मलाई कस्तो नराम्रो लाग्यो यार आज बल्ल फिल गर्दैछु मायाको महत्त्व कति हुँदो रहेछ भनेर उसको साह्रै माया लागिरहेछ सच्चा प्रेम गर्ने मान्छे पाउन गाह्रो छ अब उसैसँग बिहे गर मलाई लाग्छ उनी मेरो लागि पर्फेक्ट छ आजबाट no multi lover only single अहमदले राम्रो निर्णय गर्यो मलाई पनि खुसी लाग्यो एक दिन दिउँसो म अफिसको कामको सिलसिलामा एकजनालाई भेट्न जेटी नम्बर छतिर जाँदै थिएँ नलहियाको मोडमा पुगेपछि कसैले पछाडिबाट आलोक भनेर चिच्याएको सुने छेउमा स्कुटर रोकेर यताउता हेरेँ तर कोही देखिन त्यो आवाज केटीको जस्तो थियो कसले बोलायो होला मलाई एकछिन खुल्दुली भयो सायद मेरो जस्तै सुनिने नाम अरू कसैको थियो होला या त सोचाइको तन्द्रामा भ्रम भएको हुनुपर्छ त्यो विषयलाई त्यहीँ छोडेर म आफ्नो काममा लागेँ त्यो रात राउदा र म बिलिङ्गीको उत्तरी किनाराको एकान्तमा गफिँदै थियौँ मैले मोबाइल निकालेर प्याटर्न अनलक गरेँ ऊ हेरिरहेकी थिएँ मेरो त्यस्तो कुनै सिक्रेसी थिएन त्यसैले मैले पनि वास्ता गरिनँ समुद्र शान्त थियो लहरहरू उठेका थिएन समुद्रको बिचमा माले सहर चम्किरहेको थियो एउटा ठुलो नाङ्लोमा कसैले धेरै दियो बालेर थपक्क राखे जस्तो त्यो सुन्दर दृश्य हेरेर मेरा आँखा मोहित भएका थिए साथमा त्यस्तै सुन्दर युवती जसको वासनाले म मोहित भइरहेको थिएँ ऊ त्यो नाङ्लोमा बलेका दियोहरू हेरिरहेकी थिए भने म उसलाई उसका मुलायम रेशमी केसहरू बताससँगै आएर मलाई हल्का काउकुती लगाइरहेका थिए उसको दृश्यको धागो चुडाएर आफ्नो मन सिउँझेँ लाग्यो उसलाई हावाका झोक्काले जस्तै सानो धक्का दिएर भने यति रातिसम्म पनि निधाउँदैन तिम्रो सर मलाई लाग्छ यो कसैको प्रेममा तड्किरहेको छ सायद जुनको प्रेममा मेरो आवाजको कैँचीले उसको दृश्यको धागो काटियो उसका आँखा फर्केर मेरा आँखासँग साउती गर्न आए अनि उसका ओठले एक थुङ्गो मुस्कानको उपहार चढाए एकछिनमा उसको बोली फुट्यो जुनको प्रेममा पागल हुनेहरू धेरै छन् सायद यो सहर पनि होला तर म ती ताराहरूलाई प्रेम गर्छु जो आफ्नै उज्यालोले चम्किन्छन् त्यो जुन त अरूकै उज्यालोले आफ्नो रूपको श्रृङ्गार गरिरहेको छ मलाई त्यो सुन्दरता मनपर्छ जुन आँखामा भन्दा पहिले मनमा फुल्छ त्यति बेला राउदा मेरो मनको बागमा संसारकै सबैभन्दा सुन्दर फुल भएर फुलिरहेकी थिए शनिबार दिउँसो बाह्र बजीतिर म अफिसमा केही इमेलहरू पढ्दै थिएँ ताउसिनले आएर भन्यो सर नेपालमा तपाईँको परिवारका सबै सदस्य सुरक्षित छन् नि ताउसिनले किन सोध्यो भन्ने कुराको कारण जान्नतिर नलागे मैले भने अँ सब ठिक छन् सरले न्युज त हेर्नुभयो नि नेपालमा भर्खरै ठुलो भूकम्प गयो अरे अँ हो र मैले तुरुन्तै अनलाइनमा समाचार हेरेँ हे भगवान् कस्ता विभत्स तस्विरहरू सात पोइन्ट आठ लेक्टरको भूकम्प गएको रहेछ काठमाडौँ सिन्धुपाल्चोक गोर्खा लगायत केही जिल्लाका संरचना त ध्वस्त नै भएका रहेछन् मेरो त आङ नै सिरिङ्ग भएर आयो मनमुटु पुर्याइहालियो नेपालको हालत हेर्दा हेर्दै आँखा आफै रसाउन थाले टिस्यु पेपर दिँदै ताउसेनले भन्यो सर एकपटक घरमा फोन गर्नुहोस् मैले काकालाई फोन लगाएँ हाम्रोतिर त केही भएको रहेनछ तर पनि देशमा भएको त्यो विध्वंसले मेरो मन क्षत भयो कामप्रति मेरो ध्यान गएन समाचारको अपडेट नै हेरिरहेँ ज्यान गुमाउनेहरूको सङ्ख्या छिनछिनमै बढ्दै गइरहेको थियो पुर्याएकाहरूको उद्धार कार्य जारी थियो भित्रैबाट भक्कानो छुटेर आयो वासरुम छिरेर एकछिन रोएर मन हल्का बनाउने कोसिस गरेँ केही समयपछि इस्माइल लगायत अफिसका सबै साथीहरूले घरको खबर सोधे अहमदले पनि फोन गर्यो अरू चिने जानेका विदेशी र नेपाली साथीहरूको पनि फोन आउने क्रम जारी थियो म लन्च टाइम अफिसबाट निस्केर सिधै कोठामा गएँ अनि ल्यापटप खोलेर अपडेट हेर्दै बसेँ मर्नेहरूको सङ्ख्या बढिरहेको थियो आँखाबाट आँसु थामिए पनि मेरो मन रोइ नै रहेको थियो भूकम्पमा मर्ने मेरा आफन्त कोही थिएनन् मेरो सम्पत्ति पनि नष्ट भएको थिएन तर पनि म रोइरहेको थिएँ आखिर किन सायद देशप्रेम भनेको त्यही होला नत्र त्यस्ता घटना विश्वमा दिनदिनै घटिरहेका हुन्छन् खै कहिल्यै आँसु झरेन धेरैले सम्पर्क गरे तर राउदाले किन गरिन थाहा पाइन होला कि धरहरा पनि ढलेछ मलाई देशको इतिहास नै ढले जस्तो लाग्यो सगरमाथा बेस क्याम्पतिर पनि भूकम्पको धक्काले हिम पहिरो गएर धेरै पर्यटकहरूको ज्यान गएछ रातको एघार बजिसकेको थियो मेरो आँखा रसिले थिए ढोकाको बेल बज्यो निन्याउर अनुहार लगाउँदै राउदा आइपुगेछ भित्र छिर्ने बित्तिकै उसले घरको खबर सोधी मैले ठिक रहेको सुनाएँ उसले ल्यापटपमा आँखा पुऱ्याई हेर्दा हेर्दै उसका पनि आँखा रसाए मैले ग्रोसरीबाट क्यान्डल ल्याएको थिएँ हलको एउटा कुनामा हामीले त्यो क्यान्डल बालेर मृतकलाई श्रद्धाञ्जली दियौँ अनि पुर्यकाहरूको सकुशल उद्धारको कामना पनि गऱ्यौँ हामी दुवैका आँखा रसाइरहेका थिए आफन्त गुमाउनेहरू धेरै आफन्तलाई सम्झेर रोइरहेका थिए भने म देश र देशवासीलाई सम्झेर रोइरहेको थिएँ तर राउदा किन रोइरहेकी थिए मानवताको नाताले रोइरहेकी थिए या मसँगको सामिप्यताले हाम्रो मनले पो मनमा नै नाता गाछिसकेको थियो कि हामी मैनबत्तीको अगाडि आमुन्य सामान्य उभिरहेका थियौँ राउदा मेरो नजिकै आई अनि मेरो आँखाबाट झरिरहेको आँसुलाई निहालेर हेरी बिस्तारै उसले मेरो गालामा बगिरहेको आँसुलाई आफ्ना कोमल हातले पुछी म भाव विभोर भएर उसलाई हेर्दै थिएँ मेरो गालाको आँसु पुछेपछि उसले आफ्नो नजर उठाएर भावुक भएर मेरो आँखामा हेर्न थाली आम्ने सामुन्ने हामी भावनामा डुबिरहेका थियौँ जसले हामीलाई नजिक नजिक खिच्न थाल्यो बलिरहेको मैनबत्तीलाई साक्षी राखेर उसका भावुक ओठले पहिलोपटक मेरो ओठको स्पर्श गरे रौदाले मेरो ओठमा गरेको त्यो पहिलो चुम्बन मैले त्यसअघि कल्पना गरेको चुम्बनभन्दा पृथक थियो जसले यौवनको रागलाई पन्छाएर आत्मा साक्षी राखेर रा, सिधै मनलाई छोयो भोलिपल्ट नेपाल मालदिप्स मैत्री समाजले सानो शोकसभा र राहत सङ्कलन गर्ने कार्यक्रम राखेको थियो हामी सबै नेपाली रेस्टुरेन्टमा जम्मा भयौँ मौन धारण गरेर चिर शान्तिको कामनापछि राहत सङ्कलन गर्ने योजनामा छलफल भयो हामी सबैले सकेको रकम जम्मा गर्ने प्रतिबद्धता गऱ्यौँ तिन दिनपछि नेपाल मालदिप्स मैत्री समाजको तर्फबाट राहत लिएर सचिव दिनेश थापा नेपाल जाने भए त्यसको केही दिनपछि दिनेश थापाले राहत वितरण गर्दै गरेको फोटो आफ्नो फेसबुकमा सार्वजनिक गरे कुनै समयमा जतिसुकै पीडा भए पनि त्यो बिस्तारै हराएर जान्छ समय पीडा दिँदो पनि रहेछ अनि लिँदो पनि रहेछ भत्किएका संरचना नउठे पनि मरेका मान्छे नबिउतिए पनि टुक्रिएको मन बिस्तारै जोडिँदै गयो समय बित्दै जाँदा रौदासँगको सामिप्यता पनि बढ्दै गयो हाम्रो अव्यक्त प्रेम दिनदिनै फस्टाउँदै गएको थियो अहमदले पनि नयाँ जागिर पायो नयाँ जागिरसँगै उसको पुरानो प्रेम यानि कि पहिलो प्रेम ताजा ताजा हुँदै गयो एक रात म रक्बोबाट फर्किँदै थिएँ आइजिएमएचको अगाडि जेडीसँग भेट भयो मैले कोठामा गएर कफी पिउनका लागि आग्रह गरेँ तर उनी एकछिन समुद्रकै किनारतिर बस्न चाहे हामी हस्पिटलको पछाडि समुद्रको किनारमा गयौँ त्यहाँ दुईवटा चौतारा थिए एउटामा केही युवा युवतीहरू गफिँदै रहेछन् अर्कोमा गएर हामी बस्यौँ चुरोट सल्काउँदै कुराको सुरुवात मैले नै गरेँ भूकम्पमा घरतिर केही असर त परेन नि जेडीजी नमस्ते होलिडेका प्रोपाइटर बितेछन् मेरो चिन्जानका अरू कसैलाई त्यस्तो केही भएको खबर छैन चुरोटको धुवा हावामा उडाएर मैले अगाडिको अधुरो कुरा सुन्ने चाहना राखेँ त्यस्तो कुरा सुनेर उनले एकपटक मेरो आँखामा हेरे अनि केही गम्भीर भएर बोले आलोकजी एउटा लामो किस्सा छ विस्तारमा बताउँदा रात नै बित्ला तपाईँसँग समय छ र बताउन चाहनुहुन्छ भने म त सुन्न तयार छु मैले भने उनले कुरा सुरु गरे हजुरआमा त बितिसक्नुभयो तर तेइस वर्षपछि उहाँले पहिलोपटक मलाई सकिन नसकी आफ्नो छातीमा टाँस्नुभयो त्यति बेला हजुरआमाको मनको कुनामा थुप्रेर रहेको म प्रतिको माया उहाँका आँखाबाट पोखिएको थियो बालाधित मरुन्जल हेरेर रुनुभयो आमा र दिदीलाई पनि न्यानो माया दिनुभयो आजको रातै बिते पनि बितोस् तपाईँले सुन्ने इच्छा राख्नुभयो अब म सुरुदेखिकै कहानी सुनाउँछु ल सुन्नुहोस् दुई हजार अठार सालमा म्याग्दी छोडेर मेरा हजुरबा र हजुरआमा तराई झर्नुभएको थियो त्यसको एक वर्षपछि बौला खोलाको पूर्वतिरको भावर गाउँमा मेरा बा जन्मिनुभयो गाउँको उत्तरमा पहाडी जङ्गल पश्चिममा बौलाहा खोला दक्षिणतिर क्रमशः ठुलो फाँट सिसौको वन थारू बस्ती र केौरानी बजार पर्थ्यो भावर गाउँमा डेकमाथि लगभग चालिस घर भएको बाहुन बस्ती र डेक तल दस घर भएको सानो बिक टोल थियो बाहुनहरू त्यो दलित बस्तीलाई बदकसा टोल भन्थे बाहुन टोलको बीचको चौबाटोमा एउटा ठुलो स्वामीको रुख थियो जसको फेदमा गोरो चौतारो बनाइएको थियो ताकुमका जिम्वाल हजुरबा त्यो गाउँका पनि अघोषित जिमवाल नै थिए टोलको समस्या होस् या बिकटोलको समस्या सबै समस्याको हल स्वामीको चौतारामा बसेर जिम्वाल हजुरबाले नै गर्थे गाउँलेहरू उनको कुरा काट्न सक्दैनथे स्वामीको चौताराबाट थोरै माथि बाटाको छेउमा एउटा चुवाडी थियो बाहुनहरू त्यही चुवाडीको पानी खान्थे बिकटोलका मान्छेहरू भने गाउँदेखि तल सिङ्गाने घोलको छेउमा रहेको कुवाको पानी खान्थे मेरा बा पाँच वर्षको हुँदा हजुरबा बित्नुभयो हजुरबा घाँस काट्न जाँदा जङ्गलमा रुखबाट खसेर बित्नुभएछ हजुरबाको लासको छेउमा अम्लिसोको घाँस र हातमा बोर्लाको लहरो थियो अरे हाम्रो खेतबारी गरेर जम्मा बाह्र कट्ठा जमिन थियो त्यो जमिनको उब्जनीले खान नपुग्ने हुनाले अधिया जग्गा पनि कमाउनु हुँदो रहेछ जसोतसो जिन्दगी चलेकै थियो उनी खाने बाहुनका छोराहरू तल बजारमा बसेर पढ्थे हजुरबा बितेपछि हजुरआमासँग मेरा बालाई पठाउन सक्ने क्षमता नै भएन बा हलगोरु र गाई हेर्ने अनि फुर्सदमा हजुरआमालाई सघाउने गर्नुहुन्थ्यो मेरा बा एक्लो हुनुहुन्थ्यो त्यसैले समयले चाँडै जिम्मेवार भन्न सिकायो विधवा हजुरआमाले बालाई हुर्काएर हलो जोत्न सक्ने लाठे बनाउनु भयो एघार वर्षकै उमेरमा मेरा बाले पातला खेती हजुरबाका हलगोरु नारेर जोत्न सिकेका अरे केौरानी बजारमा बसेर पढ्ने बाका साथीहरू बेला बेला गाउँ आउँथे उनीहरूले राजाको फोटो भएको किताब पनि ल्याउँथे मेरा बाला पनि ठुलो पढ्ने रहर थियो तर घरको अवस्थाले गर्दा पढ्न पाएनन् उमेरसँगै उनको पढ्ने इच्छा पनि ढल्किँदै गयो बाले किताब नपढे पनि सानैदेखि व्यावहारिक जीवन पढे विधवा आमाको छोरो भएकाले र बा आफै पनि कर्मठ भएकाले गाउँमा सबैको प्यारो थिए यति सानै उमेरमा पनि कति मेहनती छ यो चुम्कीको छोरो सानैमा यति बलिया छन् त्यो होमेका पाखुरा झन् उमेरा त कति बलिया हुने होलान् हेरिराख यो होमेले बैंशमा मुरीफाँट एक्लै जोत्नेछ गाउँलेहरू मेरा बाको बारेमा यस्तै कुरा गर्ने गर्थे बा बलिया र मेहनती मात्र होइन हसमुख र शिला र मिलनसार पनि थिए सबैसँग हाँसेर बोल्ने सबैलाई हँसाउने अनि कसैको कुबलो नचेताउने मेरा बाले यस्तो दीक्षा हजुरआमाबाट नै लिएका हुन् गाउँमा पूजाआजा र कार्य हुँदा बा भजनमा जोडले नाच्थे उनी बौला खोलाको तिरैतिर जङ्गल पुगेर कसैले उठाउन नसकेका सालका ठुटा सजिलै बोकेर ल्याउँथे बा काम झुर्किनुभन्दा अगाडिदेखि घाम नडुबेसम्म केही न केही काम गरिरहन्थे किताबका पानामा लेखिएका अक्षर पढ्न नजाने पनि मेरा बाले नजानेको जीवनको कुनै अक्षर थिएन बैंसमा गाउँका तरुणीहरूको आँखामा मेरा बा साँच्चै भन्ने हो भने गोपिनीका आँखामा कृष्ण जस्तै भएर बसेका थिए बाहुन गाउँदेखि बिक गाउँसम्म मेरा बा छाएका थिए उनी त्यो समयमा बिकहरूको घरभित्रै बस्थे बिकहरू आफै डराउँथे तर बा डराउँदैनथे बौला खोलाको बगरको ऐलानी जग्गामा बसेका बिकहरूको टोलमा बाहुनहरू खासै जाँदैनथे केही पर्यो र आँगनसम्म पुगे भने पनि आफ्नो घरभित्र छिर्नु अघि सुनपानी छर्किएर मात्र छिर्थे अझ केही गरी छोइयो भने त पुरै नुहाएर सुनपानीले आफूलाई चोख्याउँथे म्याग्दी पर्वत बागलुङ लगायतका पश्चिमी पहाडबाट बसाइँ सरेर आएका बाहुनहरू एकदमै कट्टर थिए माथि फेदीमा वनदेवीको मन्दिर थियो भने चौताराबाट पश्चिमतिरको बाटोको अन्त्यमा महादेवको मन्दिर थियो गाउँमा एकजना मराङ्गे पण्डित थिए उनी हरेक बिहान घाम झुल्कनु अघि नै उठेर चुवाङ्गीबाट चोखो पानी ल्याएर स्वामीको चौतारो पखाल्थे अनि महादेवको मन्दिरमा पूजाआजा गर्थे त्यो चौतारामा तल्लो जातकाहरू बस्न पाउँदैन थिए बिकटोल टोलका लागि अछुत टोल थियो बिकटोलका मान्छेहरूका लागि बाहुन टोलका धेरै ठाउँहरू वर्जित थिए उनीहरूले बाहुनको आँगन टेक्दा पनि ढोगेर टेक्नु पर्थ्यो दलानमा त जाने कुरै थिएन उनीहरूलाई केही खानेकुरा दिनु पर्यो भने छुट्टै सिल्टेको भाँडो प्रयोग हुन्थ्यो जुन बाहुनको घरभित्र कहिले छिर्दैन थियो खाइसकेर धोइ पखाली गरेर उनीहरूले नै घाममा सुकाएर बाहिर राख्थे बाहुनका प्रत्येक आँगनमा तुलसीको मोठ सिँगारिएको हुन्थ्यो अछुतहरूलाई त्यो मोठ छुने अनुमति थिएन मन्दिर र चुवाडी वर्जित थियो बाँसको तगारो र गाईको गोबरले पोतिएको आँगन सबै बाहुनको घर अगाडि हुन्थ्यो आँगनको खलोको आकारले पनि घरको हैसियत नापिन्थ्यो धेरै खेत उनीहरूको ठुलै दाई हुन्थ्यो दाई घरकै आँगनमा हालिन्थ्यो दाई कुनै पर्व जस्तै हुन्थ्यो त्यहाँ मेरा बा पनि हुन्थे उन्नाइस वर्षको उमेरमा बाको बिहे भयो बरान्जाबाट भुमै बसाइ सरेर आएका सापकोटाकी छोरी ढकालकी बुहारी बनिन् त्यसपछि हजुरआमाले घरधन्दाको कामबाट छुटकारा पाउनुभयो बिहेपछि गाउँका धेरै तरुणीहरू मेरो बासँग रिसाएका थिए अरे कतिका त बाउआमा पनि रिसाएछन् बाह्र आमा कामधन्दा बेलापात सँगसँगै गर्नुहुन्थ्यो माया प्रेम पनि गाढा थियो बा आमाको जोडी देखेर जल्नेहरू पनि थिए मेरा बा आमासँग जमिन र सम्पत्ति थोरै भए पनि खुसी धेरै थियो समय बित्दै गयो जिन्दगी खुसी खुसी नै चलिरहेको थियो बिहे गरेको डेढ वर्षपछि श्रावण महिनामा दिदी जन्मिन् आमाले मकैबारीभित्र घाँस काट्दा काट्दै दिदीलाई जन्माउनु भएको रे दिदी जन्मेपछि आमाको कोखमा अर्को गर्व अडिएन बा दिदीलाई असाध्य माया गर्थे दिदी बाको आँखाकी नानी थिइन् उनको नाम शकुन्तला हो आमाको पेटमा गर्व बस्दै खेर जाँदै गर्यो बा आमाले त्यसलाई भगवान्को इच्छा भनेर स्वीकार गरे तर हजुरआमालाई भने वंशधानी नातिको आशा लागिरह्यो छ वर्ष अघि गाउँ छोडेर चितवनको गाँजापुर गएका आरण्य कामीको परिवार फेरि फर्केर गाउँमै आयो धेरै वर्षसम्म त्यही गाउँको सुकुम्बासी टोलमा बसेर गाँजापुरतिर गएका आरण्य कामीलाई आखिर जस्तो भए पनि त्यही गाउँको मायाले तानेर ल्यायो आरण्य कामीको बापछिसँगै मेरा बाको एउटा रङ्गीन विगत पनि फर्कियो जसलाई बाली मनभित्रै गाँठो पारेर राखेका थिए कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुन्दै हुनुहुन्छ श्रुति सम्वेकमा हामी एक सरको माया उपन्यासको वाचन सुनिरहेका छौँ जीएस पौडेलको यो उपन्यासको बाँकी अंश वाचन अब सुनौ तेरो दाई चिबे खै दाई आज बासँग बना कोल पोल्न गएको छ ए हो र अनि तैँले मलाई चिन्छेस् होमे दाई त हो नि किन नचिन्नु तेरो नाम के हो फुलमाया आरण्यकामीको कान्छी छोरी दस वर्ष कि हुँदा मेरो बाले गरेको पहिलो सम्वाद अझै पनि सम्झन्छन् फुलमाया पहिलोपल्ट दाईको सट्टा जिम्वाल बाको वस्तु चराउन फुल जस्तै भएर गएकी थिए आरण्य कामीले छोरोलाई कोल पोल्न र आरन चलाउन सिकाउँदै थिए बिस्तारै फुलमायाको दैनिकी जिम्वाल बाको वस्तु चराउने काममा बित्न थाल्यो सिसौको वनमा थरूहरूले पनि भेडा र काठे गाई गोरु चराउन ल्याउँथे थारूहरूले चराउन ल्याउने गाई गोरुको घाँटीमा यामानको फलामे घन्टी झुन्डिएको हुन्थ्यो जसले गर्दा वनमा गाई गोरु कता छन् भनेर सजिलै थाहा लाग्थ्यो मेरा बाले पनि थारूहरूको सिको गरेका थिए सिसौ वनमा वस्तु चराउन जाने गोठालाहरूको आफ्नै संसार हुन्थ्यो गर्मीको यामा वनमा वस्तु छोडेर च्यासे बौला खोलामा पौडी खेल्नु बगरका ढुङ्गाहरू ल्याएर बगरकै ढिकमा भ्रुम भ्रुम टिटिट गर्दै हातले ट्रक चलाउनु गुलेलीले चरा मारेर पोली खानु ढेउसी परेको मुला र नुन खोर्सानीको छोप मिलाएर खानु लुकामारी खेल्नु दुला दुलै खेल्नु वस्तु हरायो भने रुँदा रुँदै सिसौको वन चहार्नु फर्किँदा सुकेको घसेटाको भारी लगेर घरकालाई खुसी पार्नु गोरु जुधेको बेला जित्ने गोरुको गोठालाले नाकको पोरा फुलाउनु र हार्नेले मुरमुरिनु भैँसी हुनेहरूले भैँसीमाथि चढेर घोडाको धाक लगाउनु रुमाल लुकाई खेल्दा आफ्नो मन परेको साथीको पछाडि मात्रै रुमाल राख्नु र त्यही विषयमा झगडा झिक्नु जङ्गली आँपलाई बतिलैमा टिपेर बोटै रित्याइदिनु धमिल सर्फको काँचुली केटीहरूको कपालमा हालेर तर्साउनु मुख छाडेर गाली गर्ने नयाँ नयाँ शब्दहरू सिक्नु तरुणीहरूलाई तरुणी तरुणी भन्दै जिस्काउनु सँगै पौडी खेल्दा डुब्दै गएर केटीहरूको घाँगर फ्रक र गुनी उचालिदिने जस्तो उर्पट्याङ गर्नु पिपलगेडी दिएर फकाउनु भाले जुदाई खेल्नु मुरली बजाउनु छिपी गोठाले माया लाउनु झुक्क्याई झुक्क्याई केटीहरूका कलीलाई स्तन समात्नु बिडी पिउन सिक्नु टाप्रे झाडीको छेउमा पाका गोठालाहरूले खेलेको रमी तास नबुझे पनि रमाइलो मान्दै हेरेर बस्नु आदि आदि सिसो घारीभित्रको छुट्टै संसार सिसौघारीको त्यो रङ्गीन गोठाली जीवनमा मेरा बा ख्याल ख्यालमै फुलमायासँग नजिक हुन थाले फुलमायाको सुन्दरता फक्रिँदै गइरहेको थियो समय बित्दै जाँदा फुलमायाका सुन्दर फुलका कोपिलाले बाको मन लोभ्यायो उनी फुलमाया रूपी प्रकृतिको सुन्दर फुलमा आकर्षित भए सिसौघारीका सिसो मासिँदै गए पनि उनीहरूको प्रेम दिन प्रतिदिन झाँगिँदै गयो बाह्र फुलमायाको गुप्त प्रेमका बारेमा पाँडे हजुरबालाई मात्र थाहा थियो पाँडे हजुरबा हाम्रा हजुरबालाई दाई भन्नुहुन्थ्यो उनी पनि पढिने हजुरआमा र काखको छोरो च्यापेर हाम्रा हजुरबासँगै मधेस चलेका थिए गाउँमा रक्सी पिउने एउटा मात्र बाहुन पाहाडे हजुरबा थिए त्यो रहस्य पढिने हजुरआमा मेरा बा अनि आरने कामीलाई मात्र थाहा थियो आफू रक्सी खाने भएर भनेनन् या त अरू नै कारणले जे होस् पाँडे हजुरबाले मेरा बा र फुलमायाको लसपस आफ्नै आँखाले देख्दा पनि कसैलाई भनेनन् बालाई पनि केही भनेनन् बा र पाँडे हजुरबा साथी जस्तै हुँदै गए पाँडे हजुरबाले गाली गर्दा गर्दै पनि उनको सिको गरेर बाले पनि रक्सी खान सिके सायद मेरा बा त्यो बाहुन गाउँमा रक्सी खाने दोस्रो बाहुन भए समयसँगै फुलमायाको बैंस पनि फक्रिँदै गयो सिसौघारीबाट सुरु भएको प्रेम पहाडी जङ्गलसम्म फैलियो अम्लिसाको घाँसमा बोर्लाको पातमा थाकलको गुदीमा दाउराको भारीमा फुलमायाको मैलो पछ्यौरीभित्रको काफलमा मेरा बाको थोत्रो टोपीभित्रको बेलाउतीमा जताततै माया झल्किन थाल्यो गाउँलेको नजरमा लुकेर उनीहरू भोलि नसम्झिकन आज रमाउँथे कोही नभएको मौकामा बा फुलमायालाई चुबाडीको पानी मुखमा डोबेर पिउन सिकाउँथे समय आफ्नै रफ्तारमा चलिरहेको थियो एक दिन करेट सर्पले टोकेर पाहाडी हजुरबा बिते सात वर्षदेखिको प्रेम सिसौ घारी र पहाडी वनमै छोडेर फुलमाया पनि उनका बासँग गाँजापुर गइन् छुवाछुतको कालो छायामा पवित्र उनले गरेको प्रेमको भविष्य के होला उनीहरूले कहिल्यै सोचेनन् समाजले थाहा पाएको भए त त्यो पवित्र प्रेमलाई त्यति नै बेला अपवित्र साबित गरिदिन्थ्यो बा फुलमायासँगको वियोगमा भित्रभित्रै धेरै तडपिए उनी पहिले जस्तै मजाकी रहेनन् बिस्तारै बाला पानी पर्दै गयो उनी फुलमायाको मायालाई भित्रै दबाएर मजाकी हुन थाले एउटा बालापनको मायालु फुल मनभित्रै फुल्यो मनमै ओइलायो अनि मनमै झर्यो मङ्सिरको पहिलो साता दिउँसोको करिब चार बजेको थियो सिँगाने घोल तलको मुरी फाँटमा बसेर बा मसुरोबाट अँकेरा छुट्याउँदै उखेलेर डोकामा हालिरहेका थिए आमा पनि बाको छेउमा बसेर अँकेरा उखेलिरहनु भएको थियो चकी दिदी पनि हजुरआमासँग बस्न नमानेर खेतमै जथाभावी मसुरोको बोटलाई लच्छार पछार पार्दै खेलिरहेकी थिइन् बाले तलबाट एउटा काठको लडिया आउँदै गरेको देखे लडियामा पुराना सामानका गुन्टाहरू राखिदिएका थिए चार पाँचजना आइमाई केटाकेटीहरू पनि त्यही लडियामा बसेर लच्किँदै आइरहेका थिए लडियाको बारमा पुठो अड्याएर एउटी भैँसालु युवती पनि लच्किँदै बसिरहेकी थिए पछाडि पछाडि आरण्य कामी र उनको छोरो चिबे हिँडिरहेका थिए हातमा अङ्केराको मुठी समात्दै मेरा बा उठेर त्यो लडियालाई निहालेर हेर्न थाले आमा पनि उठेर उतै हेर्न थाल्नुभयो दिदी भने आफ्नै सुरमा म मसुरोका निला फुलसँग खेलिरहेकी थिइन् आमाले बाला सोध्नुभयो को नयाँ मान्छे आएछन् गाउँमा नयाँ होइनन् पुरानै हुन् आरण्य कामीका जहान रहेछन् आमा आफ्नो काम गर्न थाल्नुभयो बाबाले कतै हराइसकेका थिए लडियाको बारमा पुठो अड्याएर बसेकी ती बिस वर्षे वैँसालु फुलमाया बाको आँखामा नाच्न थालिन् उनको भैँस फुलेर ढकमक्क थियो उनको छातीका दुई थुङ्गा फुल हेर्दै लोभ लाग्दथे जब लडिया नजिकै आएर रोकियो छ वर्ष अगाडि ओइलाएर बाको मनमै झरेको मायाको फुल एक्कासी मौलाउन थाल्यो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन एक सरको मायाको वाचन हो एक्सरको माया जिएस पौडेलको उपन्यास हामीले आज नौ श्रृङ्खला वाचन गरेर सक्यौँ नौ श्रृङ्खला पृष्ठ एक सय अन्ठाउन्नमा ल्याएर रोकेका छौँ यसको बाँकी अंश वाचन अर्को साता सुनाउनेछौँ जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचनसँगै श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौँ नमस्कार शुभरात्री